हेलो नमस्कार नमस्कार पिपलधाराका हरिबहादुर थापाजी हुनुहुन्छ होइन त हजुर म बोल्दैछु अनि थापाजी तपाईँ त स्थानीय समाजसेवी पनि हुनुहुन्छ र तपाईँ त्यस घटनाको जुन घटना घट्यो नि एउटै छिमेकका जुन काका बेलबहादुर मुखिया पर्ने र त्यसपछि भतिजी सीता मुखिया पर्ने जुन मृत फेला पर्नुभयो त्यहाँको घटनास्थलको दृश्य बताइदिनुहोस् न आठ गाउँ भन्ने ठाउँमा राति घटना घटेछ राति कति बजीतिर घटना हो यो राति दस एघार बजे घटना हुन सक्छ यहाँ घर परिवार कसैले पनि थाहा पायो भनेका छैनन् हजुर कसै घटना घट्यो हामीलाई थाहा भएन भन्ने कुरा दिलबहादुर मुखेकी आमाले भन्नुभयो हजुर जेलबहादुर मुखियाको दाइले पनि त्यही भन्नुभयो हजुर त्यसपछि सीता मुखियाको बाबु आमाले पनि त्यही भन्नुभयो हजुर अब त्यो अरू कसैलाई पनि हामी थाहा पाएनौँ भन्ने कुरा गर्नुभयो तर हामी त्यहाँ गएर स्थलगत रूपमा हामीले त्यो घटनालाई न्यायालय हेर्दाखेरि जेलबहादुर मुखिया अत्यन्तै दर्दनाक रूपमा पिटाइ खाएर बारीको ढेकमा चाहिँ पल्टाइएको अवस्थामा हामीले पायौँ हजुर त्यही नजिकै खण्डको रूपमा सीता मुखियालाई घाँटीमा चुङ्गी लगाएर झुन्डा रहेको अवस्था पायौँ हजुर हामीले सीता मुखियालाई हेर्दाखेरि सीता मुखियाको मुखमा जिउरो बाहिर थियो हजुर त्यसपछि एकदम हातहरू सबै पठाइदिएका थिए हामीले त्यहाँबाट यसो बुझ्दाखेरि अर्को अवस्थामा अर्को मृत्यु अवस्थामा सीता मुखियालाई त्यहाँ एक दुईजना दुई तिनजना मान्छे बलबाटै त्यो रुखमा चढेर बाँधिएको जस्तो हामीले पायौँ हजुर त्यसपछि जिल्ला प्रहरी कार्यालय तङ्गास र नयाँ प्रहरी चौकीबाट प्रहरी साथीहरू त्यहाँ आइपुगिसकेपछि उहाँहरूले त्यहाँको सबै वस्तुत अवस्था यो चाहिँ बिरुवा मुखिया र नारा मुखिया घर आमुन्ने सामुन्ने भएको र त्यो घरको आँगनमा रक्तहरू भएकोले र अहिले त्यो सिटाहरू लियो हजुर रसको चाहिँ रसको दामहरू लियो त्यसपछि त्यो घरमा परेको भएका ती काठहरू पनि चाहिँ त्यहाँ अहिले लियो त्यो मसँग आएको छ हजुर घट्टा हेर्दा हामीले हेर्दाखेरि बेलवारी मुखिया कुनै कारणबाट कुनै कुनै व्यक्तिद्वारा अब पिटाइ खाएको र उनको टाउकोमा धेरै असर परेको उनको दिमाग चाहिँ भित्र छुटेको हुनुपर्छ भन्ने हामीलाई लाग्यो हजुर उनको घाँटीमा पनि थोरै बल प्रयोग गरेर छोपिएको पाइन्छ र निलकामहरू छन् हजुर घाँटी र टाउकोमा मात्रै उनको चाहिँ घाउ लागेको देखिन्छ शरीरको अन्य भागमा त्यस्तो केही पनि पाइँदैन हजुर सीता मुखियालाई भित्री रूपमा के भएको छ त्यो हामी त्यहाँ हेर्न सकेका छैनौँ हेरेका छैनौँ तपाईँ अघि भन्दै हुनुहुन्थ्यो कि उनको गुप्ताङ्गमा रगत बगिरहेको आदि के भन्दै हुनुहुन्थ्यो प्लिज त्यो पनि हामीले देखेको छौँ नि त्यो रगत नभएर त्यो चाहिँ सिलवार बाटो तलपट्टि कुद्दा चाहिँ पानीको छपार खसेका थिए हजुर देखिन्थ्यो हजुर त्यो फ्लड हो या अथवा अन्य पानी हो हजुर त्यो चाहिँ हामी त्यो देखेका थियौँ कारण हामीलाई के लाग्छ भने तिन महिलालाई तिनको चाहिँ त्यस्तो खालको कुनै अपराधिक कुराहरू गरिएको हुनसक्छ यही काम गर्ने क्रममा ती दुईटा मान्छेहरू बिचमा द्वन्द भएर मृत्यु भएको हुनसक्छ भन्ने लागेको छ भनेपछि तपाईँले यसलाई हत्या भएको आशंका गर्नुहुन्छ होइन एकदम दबलाग गरेको हत्या हो त्यो चाहिँ एउटा मुख्य हत्या हो त्यो चाहिँ सीता मुख्य हत्या हो त्यसमा चाहिँ कुनै आफै चाहिँ उनीहरूले गरेको हत्या होइन सुन्नु न मैले घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पौडेलसँग सम्पर्क गरेको थिएँ उहाँले मृत्युको पुष्टि चाहिँ चाहिँ गर्नुभयो अन्य कुरा केही बताउनु भएको छैन होइन यो घटना एकदमै दर्दनाक घटना हो भन्ने खालको हाम्रो बुझाइ भएपछि हामीले तपाईँलाई सम्पर्क गरेका हौँ किन त्यहाँका मान्छे मौन छन् आज बिहान मैले त्यहाँका मान्छेहरूसँग बोल्न चाहेँ उनीहरू बोल्न चाहेनन् त्यो मौनताका पछाडि के पाउनुहुन्छ तपाईँ त्यो कुपोषणहरू सम्पर्क गर्नुभयो अब त्यो उहाँहरूको जिम्मा कुरा हो हजुर हामी त्यहाँ पुगिसकेपछि मैले अन्य काठमाडौँको साथीलाई कुरा गरेँ मैले मेरो साथीलाई कुरा गरेँ तरकारी गरेँ यस्तो यस्तो घटना घटेको छ भनिसकेँ मैले अब हजुरले चाहिँ त्यो हजुरले हजुरले सोद्धाखेरि सोध्दै गर्दाखेरि साथीहरू भन्न डराउनु भयो होला होइन अब कसरी उपाय गर्ने के भएको भन्ने कुरा गर्नुभयो तर हामीलाई के लाग्यो भने प्रहरीले भोलि अनुसन्धान गर्ने क्रममा चाहिँ बेलबहादुर मुखियाको आमालाई बेलबहादुर मुखियाको गाईलाई र चाहिँ सीता मुखियाको बाउलाई हजुर अहिले सँगै लिएर आएको छ तपाईँसँग आएको छ सुन्नुहोस् न म एउटा कुरा सोधिहालेँ होइन तपाईँको यो बेलबहादुर मुखियाका श्रीमती छोराछोरी छन् कि छैनन् छन् सर छन् त्यो चाहिँ बेलबहादुर मुखियाको श्रीमती तमासै बस्छन् दुईवटा छोरा छन् बेलबहादुर मुखिया र चाहिँ नारायण मुखिया घरमा खेतमा आएको आठ चौध कति भएको छ हजुर गाउँमा आफ्नो खेत बारी लगाउन आएको बेलामा यो घटना घटना पुग्यो सुन्नुहोस् न यी सीता मुखियाको विवाह भएको थियो कि थिएन विवाह भएको छ छन्दी कता छन्दी चौरासीपट्टि कता विवाह भएको छ हजुर निजाको श्रीमान चाहिँ पति चाहिँ इन्डियामा काम गर्नुहुन्छ हजुर तिमी अहिले चाहिँ केही दिन भयो माइतमा आएको दुई चार दिन मात्रै भएको रहेछ छोराछोरी थिएनन् भरि पर्सि छैनन् भरि पर्सि घरमा जाने भन्ने कुरा चाहिँ चल्दै थियो भनेर त्यससित मुखेको आमाले भन्दै हुनुहुन्थ्यो तपाईँले बुझ्दाखेरि यिनीहरू साँझसम्म आफ्नो घरमा थिए वा कतै थिए भन्ने के बुझ्नुभयो अब उपत्यका मुखियाको आमाले हामीलाई प्रहरीको अगाडिपट्टि भन्दै गर्दाखेरि साँझ सात आवाजतिर फोन गरेर बोलाएपछि छोरी बाहिर गएकी हुन् हजुर अब बिहान यस्तो अवस्था पाइयो भन्न चाहिँ सीता मुखियाकी आमाले प्रहरीसँग कुरा गर्दै हुन्थ्यो भनेपछि यस घटनालाई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने देखियो होइन त यो घटना चाहिँ एकदम गम्भीर प्रकृतिको हो एकदम देखियो यो त यो त यो घटनालाई चाहिँ कतै अनुमोदन भयो भने हजुर यस्ता घटनाहरू धेरै घट्ने गर्छन् पिपलधारा गाविसको वार्ड नम्बर आठको नाली खोलामा अहिलेसम्मको चाहिँ घटना हेर्दा सधारण मान्छेको मृत्यु भइसकेको छ योभन्दा अगाडिपट्टिका घटनाहरूमा कुनै मान्छेहरूलाई पनि कार्य पार्न सकेको थिएन हजुर यति बेलाको घटनामा यो कार्य पर्नुपर्छ भन्ने यहाँका चाहिँ स्थानीय जनताहरूको समाजसेवीहरूको महिला दिदीहरूको माग छ यसको निमित्त चाहिँ तपाईँ प्रेम सुधारले पनि उनीहरू खबरबाट अत्यन्तै चाहिँ खोजखबर गरेर कार्यको लागि सहयोग गर्नुपर्छ अवश्य पनि म यो खोजखबर बाहिर ल्याउने छु मैले आफ्नो तर्फबाट कोसिस कोसिस गर्नेछु महत्त्वपूर्ण जानकारी गराइदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद छ है त हरिबहादुर थापाजी हस् धन्यवाद हस्